तिमीलाई भेटेर म आफैलाई बुझाउन सक्दिन घरमा पनि बस्न मन लाग्दैन बाहिर पनि घुम्न मन लाग्दैन साथीहरूलाई केरेन हाँसाउँथे हल्ला गरी टोलेन हल्लाउँथे साथीहरूलाई केरेन हँसाउँथे आज त सुनसम्ममा एक्लै बस्न मन लाग्छ के भो तिमीलाई भेटेर म आफैलाई बुझाउन सक्थेँ फेरि चमनमा खुस्कानी राख्थे मनको कुरा सबैलाई सुनाउँथे जे जे चमनमा खुस्कानी राख्थे के सोची बस्छु बोला छ सबै pain. You gave hope. He be like, hey, get up.